चितवनको सौराहामा अहिले आन्तरिक र बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ पश्चिमाहरूको जस्तै घुमफिर गर्ने प्रवृत्ति बिस्तारै नेपालीहरूमा पनि बढ्न थालेको पाइन्छ पछिल्लो समयमा नेपालीहरू नयाँ नयाँ स्थानहरूमा घुम्न जाने रमाइलो गर्ने पैसा खर्च गर्ने गरेको भेटिन्छन् नेपालको पर्यटनमा स्वदेशी नागरिकको हिस्सा बढ्दै गएको छ नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्ड लाइफ टुरिज्मका लागि प्रसिद्ध रहेको छ सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ जङ्गलका जनावर पन्छीहरूमा अड्किएको छ हात्ती चढेर जंगल सफारी गर्नु वन्यजन्तुहरू हेर्नु राप्ती नदीमा डुङ्गा सयर गर्नु सूर्यास्त हेर्नु थारू कल्चरको अवलोकन गर्नु सौराहका आकर्षकहरू हुन् साथै हेर्न र घुम्न लायकका रमाइला ठाउँहरू प्रशस्त भएकोले विभिन्न प्रजातिका गोहीहरू हेर्न पाइने घोडा चढ्न पाइने हात्ती चढ्न पाइने भएकोले सौराहा घुम्न आएको आन्तरिक पर्यटक पिठौली सात नवल प्रासीका तीर्थराज गुरौले बताउनु बताउनुभयो चौरामा आएको कारण के हो भने यहाँनिर धेरै रमाइलो ठाउँहरू छन् जुन कारणले गर्दा धेरै टुरिस्टहरूलाई एट्र्याक्सन गर्ने ठाउँ हो र टुरिस्टहरू मात्र किन घुम्ने हामी नेपाली पनि घुम्नु पर्छ भन्ने मान्यता मेरो भएको कारणले गर्दा यहाँनिर वाइल्ड जनावरहरू देखिन्छ अनि क्रकोडाइलहरू हेर्न सकिन्छ अनि त्यस पछाडि हर्स कार राइड गर्न सकिन्छ एलिफेन्ट राइड गर्न सकिन्छ सौराहामा विदेशी पर्यटकहरू मात्र होइन स्वदेशी पर्यटकहरू पनि प्रशस्त पुग्ने गरेका छन् सौराहाका होटल व्यवसायीहरूका अनुसार पछिल्लो समयमा यहाँका व्यवसाय आन्तरिक पर्यटकले धान्न थालेका छन् स्थलमार्गबाट राजधानी प्रवेशद्वार चितवनमा रहेको सौराहा सबैका लागि सजिलो गन्तव्य हो बिहान आएर बेलुका फर्किन समेत मिल्ने स्थानमा रहेको सौराहा नेपालीहरूका लागि आकर्षक गन्तव्य बने बनेको हो अहिले सिजन भएकोले पनि सौराहाका आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकमा पनि वृद्धि भएको होटल व्यवसाय संघका अध्यक्ष नारायण भट्टराईको भनाइ छ अहिलेको समय चाहिँ अब सिजनको बेला हो सिजनको बेला भए हुनाले अलिक पर्यटक पर्यटक चाहिँ अब यो बाह्य पर्यटकको चाहिँ वृद्धि भइरहेको नोभेम्बरको अन्तिम अन्तिमसम्म चाहिँ तपाईँको राम्रो हुन्छ त्यसपछि अलिकति कम्ती हुन्छ र त्यसपछि फेब्रुअरीबाट फेरि तपाईँको पिक सिजन सुरु हुन्छ सिजन सुरु भएपछि चौराको होटलहरू चाहिँ तपाईँको फुल अकुपेन्सी चाहिँ भइरहेको हुन्छ होइन र सँगसँगै चाडबाडको पनि अब नेपाली पर्यटकको पनि वृद्धि सँगसँगै बढिराखेका हुन्छ अब पोहोर पराको अवस्था र अहिलेको अवस्था हेर्दा चाहिँ पर्यटक चाहिँ अलिकति पोहोरभन्दा अलिकति घटेको हो कि भन्ने चाहिँ अनुभव चाहिँ हामीले गरेका छौँ तर त्यो आँकडा चाहिँ एक्चुअल आँकडा चाहिँ हाम्रो निक्लिएको छैन त्यो निक्लिएपछि मात्रै यसरी हो भन्न सकेन विदा मनाउन सौराह पुग्ने नेपालीहरू प्रशस्त छन् व्यस्त जीवन बिताइरहेका सर्वसाधारणको घुम्न र फ्रेस हुन जाने स्थान सौराह बनेको छ व्यवसायीहरूले पनि आकर्षक प्याकेज ल्याएर आन्तरिक पर्यटक तान्ने होडबाजीमा लाग्न थालेको देखिन्छ त्यसैले पारिवारिक रूपमा पनि र साथी साथीभाइ तथा इष्टमित्रसँग सौराह गएर रमाइलो गर्ने हो कि